दुर्घटनापछि नदीमा बेपत्ता पूर्व मन्त्री घिमिरेको खोजी गर्न बंगलादेशबाट गोताखोर झिकाउने मन्त्री लेखकको भनाई महाभियोग सिफारिस समिति बनाउने सभामुखको प्रस्ताव माओवादी केन्द्रको राष्ट्रिय भेला कार्तिक दस र एघार गते काठमाडौँमा हुने अधिकारी हत्या प्रकरणबारे आज एघारजना वकिलले थप बहस गर्दै सिरियामा रूसले गरिरहेको कारवाही जनता विरूद्धको बर्बरता भएको अमेरिकाको भनाई रूसले राष्ट्रसंघलाई गलत सूचना दिएको आरोप र इपिएल टी ट्वेन्टी क्रिकेटमा पञ्चकन्या तेजको लगातार दोस्रो जित विशाल वारियर्स र सगरमाथा लिजेन्ड बीच खेल जारी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश रैखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृह मन्त्री माधव प्रसाद घिमिरे सहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् दुर्घटनास्थल दारेचोक गाविस तीन घोप्टे भीरमा आज प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कति पनि कन्जुसाई नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छनृ त्यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी घटनास्थलको अवस्था र खोजी कार्यको बारेमा जानकारी गराएका थिए सो क्रममा प्रधानमन्त्री दाहालले मन्त्री लेखकसँग बंगलादेशमा पानीभित्र हराइरहेका मानिस र गाड़ी पत्ता लगाउने गोताखोर भएको आफूले सुनेको बताउँदै त्यसलाई झिकाउन कूटनीतिक पहल गर्ने बताए अन्य स्रोत साधनका विषयमा पनि उच्च सुरक्षा निकायसँग तत्काल छलफल गर्ने प्रधानमन्त्रीले बताएको लेखकले जानकारी दिएका छनृ सभामुख अनुसारी घरती मगरले प्रमुख दलहरू समक्ष महाअभियोग सिफारिस समिति तत्काल गठन गर्ने प्रस्ताव राखेकी छिन् आज प्रमुख दलहरूको बैठक बोलाएर उनले महाअभियोग सिफारिस सहित तीन समिति गठनको प्रस्ताव राखेकी हुन् संविधानको धारा एक सय एकमा महाअभियोग सम्बन्धी व्यवस्था छ कुनै व्यक्ति विरूद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण भए नभएको छानबिन गरी सिफारिश गर्न महाअभियोग सिफारिस समिति बनाउने उपधारा तीनमा उल्लेख छ यस्तो समिति एघार सदस्यीय हुनेछ सभामुखले संसदमा दलहरूको उपस्थितिका आधारमा प्रतिनिधित्व हुने गरी समिति गठनको प्रस्ताव राखेकी छिन् सभामुखले संविधान कार्यान्वयन तथा निर्देशन समिति र आचरण अनुगमन समिति गठनको प्रस्ताव राखेकी छिन् यसबारे संसद सचिवालयले गृह कार्य गर्ने र तेह्र गतेको बैठकमा थप छलफल गर्ने सहमति भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिएका छनृ सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ माओवादी केन्द्रीय सचिवालयको आज पार्टी मुख्यालय पेरिस डाँडामा बसेको बैठकले आगामी कार्तिक एघार दश र एघार गते काठमाण्डुमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो भेलाले पार्टीको नयाँ राजनीतिक कार्यदिशा तय गर्ने पार्टी प्रवक्ता पम्पा भूषालले जानकारी दिएका छन् पुसमा गर्ने भनिएको महाधिवेशन नयाँ सरकार गठनसँगै स्थगित भएपछि माओवादीले राष्ट्रिय भेला डाक्ने निर्णय गरेको हो भेलामा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यदिशा सहितको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् बैठकले आगामी निर्वाचनको तयारीका लागि समेत पार्टी संगठनहरूलाई चलायमान बनाउने निर्णय गरेको छ राष्ट्रिय भेलाले हालको जम्बो महाधिवेशन आयोजक समितिलाई नै कायम राख्ने कि नयाँ संरचना बनाउने भन्ने विषयमा पनि निर्णय लिने बताइएको छ हालको झण्डै पच्चीस सय जनाको महाधिवेशन आयोजक समितिलाई घटाउन माओवादी केन्द्रभित्र दबाव रहेको छ गोरखा फुजिलका कृष्ण प्रसाद अधिकारी हत्या प्रकरणमा चितौन जिल्ला अदालतमा आज पनि सुनवाई जारी रहेको छ आज एघार जना वकिलले थप बहस गर्दैछन् आइतबार जिल्ला न्यायाधीश टेकनारायण कुवरको एकल इजलासमा वादी र प्रतिवादीको तर्फबाट नौजनाले बहस गरेका थिए बहसका लागि नाम टिपाएका बीसजना मध्ये जिल्ला न्यायाधिवक्ता मणिराम नेउपाने र सहायक जिल्ला न्यायाधिवक्ता उदय चन्द्र अधिकारी तथा अधिवक्ताहरू ओम प्रकाश अरियाल बाबुराम गिरी आशिकराम कार्की इन्द्र अर्याल गोपाल कृष्ण घिमिरे पुष्पराज पौडेल र काशीराम ढुङ्गानाले बहस गरिसकेका छन् प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकाले यो अन्तिम पेशी तोकिएको हो दुई हजार एकसठी जेठ चौबिस गते तत्कालीन नेकपा माओवादीले कृष्ण प्रसाद अधिकारीको रत्नगरमा हत्या गरेका थिए सोही आधारमा उनका बुवा नन्द प्रसाद अधिकारीले आफ्नो छोराको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए त्यसको एक वर्ष छ महिनापछि मृतकका दाजु नूर प्रसादले तेह्रजना विरूद्ध किटानी जाहेरी दिएका थिए चितौन जिल्ला अदालतले दुई साल वैशाख चार गते किटानी जाहेरी भएका मध्ये आठ जनालाई धरोटीमा र तीनजनालाई साधारण तारिकमा छोडेको थियो सो घटनामा संलग्न भनिएका दुईजना अझै सम्पर्कमा आएका छैनन् कृष्ण प्रसादको हत्या सरकारलाई कार्यवाहीको माग गर्दै अनसनरत रहँदै दुई वर्ष पहिले नन्द प्रसादको निधन भएको थियो नन्द प्रसादकी पत्नी गंगा मायाले भने लामो समयदेखि वीर अस्पतालको सयबाटै संघर्ष जारी राख्दै आएकी छिन् अब देश बाहिरको खबर अमेरिकाले सिरियामा रूसले गरिरहेको कार्यवाहीलाई बर्बरताको संज्ञा दिएको छ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठकमा अमेरिकाले सिरियामा भइरहेको कार्यवाहीबारे रूसले गलत सूचना दिएको आरोप पनि लगाएको छ राष्ट्रसंघका लागि अमेरिकी राजदूत साइमन थापावरले सिरियामा रूसी कारवाही आतंकवाद विरूद्धको लड़ाई नभई आम जनता विरूद्धको बर्बरता मात्र भएको दलिल पेश गरेका छन् विपक्षीहरूको आश्रयस्थल यलेपोमा रूस र सिरियालाई सेनाले स्थल र हवाई दुवैतर्फबाट आक्रमण गरेको भन्दै उनले हालैको दिनमा मात्र एक सय पचास भन्दा बढ़ी हवाई आक्रमण गरिएको जानकारी दिएका छन् रूसी राजदूतले बिटाली चिरकुनीले भने सिरियामा शान्ति कायम गर्नु लगभग असम्भव भएको भन्दै हतियार बन्द विद्रोहीले नै संघर्ष विराम तोडेको आरोप लगाएका छन् सिरियाका प्रतिनिधिले भने सरकारी सेनाले एलेपोमा पूरै कब्जा जमाउन लागेको जनाएका छन् यसअघि राष्ट्रसंघका महासचिवले सिरियामा बंकर बम प्रयोग भइरहेकोमा यसलाई गलत भनेका थिए सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टेफान डी मिस्तुराले पनि एलेपोमा आतंक नयाँ उचाइमा पुगेको जानकारी दिएका थिए एलेपोमा पछिल्लो आक्रमणमा मात्र पैंचालिस जना भन्दा बढ़ी मारिसकेका छन् अब एउटा खेल खबर पञ्चकन्या तेजले वाईवाई EPL Everest premier league EPL T twenty क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ आज किर्तिपुर स्थित त्रिवी मैदानमा सम्पन्न दिनको पहिलो खेलमा तेजले कलर्स एक्स फ्याक्टर्सलाई चौतिस रनले पराजित गरेको हो एक सय पचपन्न रनको लक्ष्य पछ्याएको एक्स फ्याक्टर्सलाई एक सय बीस रनमा रोक्दै तेजले दोस्रो जित हासिल गरेको हो आइतबार भएको पहिलो खेलमा तेजले जगदम्बा रायनोलाई छ विकेटले पराजित गरेको थियो लगातार दोस्रो जितसँगै चार अंक जोडेको तेज अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ एक्स फ्याक्टर्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको तेजले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा तीन विकेट गुमाउँदै एक सय चौपन्न रनको स्कोर खड़ा गरेको थियो जवाफमा एक सय पचपन्न रनको लक्ष्य पछ्याएको एक्स फ्याक्टर्सले पूरै बीस ओभर खेल्दै आठ विकेटको नोक्सानीमा एक सय बीस रन मात्र बनाउन सक्यो यसैबीच अहिले दोस्रो खेलमा पारस खड्काको विशाल वारियर्स र विनोद भण्डारीको सगरमाथा लुइजन बीच खेल भइरहेको छ सगरमाथाले टस जितेर फिल्डिङ रोजेपछि विशालले शुरूवाती ब्याटिङ गरेकोमा केही बेर अघि मात्रै उसले एक सय पचहत्तर रनको लक्ष्य दिएको छ पूरै बीस ओभर खेल्दै विशालले तीन विकेटको क्षतिमा एक सय चौहत्तर रन बनाएको हो एक सय पचहत्तर रनको लक्ष्य पाएको सगरमाथाले अहिले ब्याटिङ शुरू गरेको छ उसले ताजा अवस्थामा एक विकेट गुमाएर छ रन जोडेको छ हिजो टस जितेर वारियर्स र कान्तिपुर गोर्खाजको उद्घाटन खेल वर्षाले रद्द भए पनि एक एक अङ्क बाँडेका थिए लेजेन्ड्सले भने पहिलो खेलमा गोर्खासँग पराजित भएको थियो यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक दुर्घटनापछि नदीमा बेपत्तापूर्व मन्त्री घिमिरेको खोजी गर्न बंगलादेशबाट गोताखोर झिकाउने मन्त्री लेखकको भनाई महाअभियोग सिफारिस समिति बनाउने सभामुखको प्रस्ताव माओवादी केन्द्रको राष्ट्रिय भेला कार्तिक दस र एघार गते काठमाडौँमा हुने अधिकारी हत्या प्रकरणबारे आज एघारजना वकिलले थप बहस गर्दै सिरियामा रुसले गरिरहेको कारवाही जनता विरुद्धको बर्बरता भएको अमेरिकाको भनाई रुसले राष्ट्रसंघलाई गलत सूचना दिएको आरोप र आइपीएल टी ट्वेन्टी क्रिकेटमा पञ्चकन्या को लगातार दोस्रो जित विशाल वारियर्स र सगरमाथा लिजेन्ड्स बीच खेल जारी समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रतीक्षालाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र सहायक बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजी युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट बिदा हुन्छु नमस्कार